ट्राफिक खबर नमस्कार सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो सँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब ट्राफिक खबर विस्तारमा तनहुको दमोलीमा यात्रु बस माथि नदीमा खस्दा एघारजनाको ज्यान गएको छ दसजना घाइते भएका छन् पोखराबाट नारायणगढका लागि छुटेको नाचार ख चार छ आठ चार नम्बरको यात्रु बस दमौली बजारको चाइनिज पुलबाट नदीमा खसेर दुर्घटना भएको हो घाइतेको दमोलीको रत्नहर अस्पताल दमोली अस्पताल र नेसनल एपोलो अस्पतालमा उपचार भइरहेको छ भने एकजनालाई भने पोखरा लगिएको छ दुर्घटनामा ज्यान गमाउने सातजनाको परिचय खुलेको छ खोटाङ घर भएका नेपाली सेनामा कार्यरत हेमराज श्रेष्ठ र उहाँको बुबा लक्ष्मीनारायण श्रेष्ठको ज्यान गएको छ पूर्व माओवादी लडाकु श्रेष्ठ भर्खरै नेपाली सेनाको तालिम सकेर घर फर्कनु भएको थियो यस्तै तनहु ब्यास एकी टिका माया आले ब्यास एघारका आठ वर्षका आयुष थापा तनहु भानु आठ घरमै पोखरा चौधमा बस्ने बाइस वर्षीय मनु थापा चितवन गीतानगरका केशव प्रसाद ढका र नलप्रासी बुलिन टारका महेश बस्ताकोटीको शनाखत भएको प्रहरीले जनाएको छ ज्यान गुमाउनेमा सातजना पुरुष तीनजना महिला र एक बालक रहेको प्रहरीले जनाएको छ घाइते गाडी चालक बसन्त थापाको पनि उपचार भइरहेको छ ট্রাফিক খবর খবর दाङमा मोटरसाइकल दुर्घटनामा परि जिल्लाका एक सरकारी कर्मचारीको मृत्यु भएको छ दुर्घटनामा परि लम्भस्थित जलोत्पादन प्रकोप नियन्त्रण कार्यालयमा खरिदार पदमा कार्यरत घोराई एघार निवासी पैंतालिस वर्षीय देवराज शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्हैले जनाएको छ घोराई लम्ही सडक खण्डको